रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो स्टेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी चाहिँ कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा सधैँ चाहिँ देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ एघार बजेसम्म हामी तपाईँहरू समक्ष रहनेछौँ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभरकै साथ अहिले सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता सुन्न सक्नुहुन्छ हामीलाई तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता भयो भने सहाराविहीन पछुताउनु पर्छ भयो भने सहाराविहीन पछुताउनु पर्छ भन्दै जाँदा जीवन कठिन पछुताउनु पर्छ अवस्था कमजोर देखेरै छोडे के हो तिमीले भनेकै त थिए एक दिन पछताउनु पर्छ यो मुक्तक मुक्तकार देव सजन सुनारजीको भेरी पाँच जाजरकोट उहाँको घर हो हाल एक नम्बर प्रदेशमा हुनुहुन्छ उहाँ भेरी पाँच जाजरकोटका मुक्तकार देव सजन सुनारजीका यिनै मनसुने मुक्त खराबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गरेँ तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू यो पाला पनि मैले लिएर आएको छु हामीलाई सुन्दै रहनुहोला कार्यक्रममा म मुक्तक आलो पालो जोड्दै जोड्दै जानेछु यो पटक कार्यक्रममा तपाईँको मुक्तक मैले समावेश गर्न सकिनँ भने श्रोता अर्को साता कार्यक्रममा तपाईँको मुक्तक म पक्कै लिनेछु हामीलाई सुन्दै रहनुहोला अहिले पनि ढिला नगरी तपाईँहरूकै मुक्तक जोड्न चाहन्छु किनेर जग्गा बनाउला घर सोचेको थिएँ किनेर जग्गा बनाउला घर सोचेको थिएँ गाउँ छाडेर झारौँला सहर सोचेको थिएँ मेरो बुबा हजुर अलि वर्ष बाँस दिएको भए सुखै सुख दिन्छु सकभर सोचेको थिएँ निकै मार्मिक मुक्तक सुशील अरियालजीको सिङ्जा उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ सुशील अरियाल सिकाइने मार्मिक मुक्तकरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ उमेश भट्टराई खोटाङीजीको बाटो खुल्ला गर्नुहोस् म सरकारी कारमा छु बाटो खुल्ला गर्नुहोस् म सरकारी कारमा छु संसद भवनभित्र लुटेराको बजारमा छु देश बनाउने कुरा भुलिदिनुहोस् महोदय म देशलाई लुटेर घर बनाउने विचारमा छु ओहो उमेश भट्टराई खोटाङीजी ऐसिलु खर्क गाउँपालिका ज्यामिरे नेपाली खोटाङका मुक्तकार हाल दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ भावना मन्जुजीको जीवन एक छ कठिन छ दिएर जीवन एक छ कठिन छ दिएर सुन्दर भाव दिनु अब चुनेर चिन्तन गर्न सबतिर मचाउँ ईश्वर आज म मनोज भएर विराटनगर तिन बुद्ध चोकबाट भावना मन्जुजी यो पटक भने यसरी आउनुभयो आजलाई भने श्रोता हामी कार्यक्रममा अब पहिलो गीत सुन्छौँ मसँग प्रकाश बिहानी पोखरेलजीको मुक्तक रहेको छ पुतली बजार चार नागडाँडा उहाँको घर हो प्रकाश बिहानी पोखरेलजीको मुक्तक मुक्तक सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता दिन्छु राजी योज्यानको सरकार बन्छौ भने दिन्छु राजी योज्यानको सरकार बन्छौ भने ज्यान प्यारको बिरामी छ उपचार बन्छौ भने ताजा राख्छु प्रितम दिलको सिंहासनमा साँच्चै यो प्रकाशको बाँच्ने आधार बन्छौ भने झुपडी पानी दरबार हुन्छ रुखमुनि पानी घरबार हुन्छ झुपडी पानी दरबार हुन्छ रुखमुनि पानी घरबार हुन्छ तिमी भएमा तिमी भए देखिन्छ तिमी गए म तिमी गए म तिमी गए म तिमी गए जल बन्दो रहेछ गङ्गामा गएर खोलीको पानी जल बन्दो रहेछ गङ्गामा गएर औषी झै जीवन पूर्णिमा हुन्थ्यो तिमी साथ भएर तिमी साथ भएर शिशिर पानी बहार हुन्छ रुखमुनि पानी घरबार हुन्छ तिमी भएमा तिमी भए भएमा तिमी भए भएमा तिमी भए न सुन यो मेरो धडकन तिम्रै नाम धडकिन्छ सुन न सुन यो मेरो धडकन तिम्रै नाम धडकिन्छ एकै पल छोडिँदा पानी मेरो सासड्किन्छ मेरो सास अड्किन्छ तिम्रो काखमालाई संसार हुन्छ रुखमुनि पानी घरबार हुन्छ तिमी तिमी तिमी तिमी प्रकाश बिहानी पोखरेलजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला सुन्दै हुनुहुन्छ मुक्तक मालामा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु ठुला सागर बनाउनुहोस् जल बनाउनुहोस् ठुला सागर बनाउनुहोस् जल बनाउनुहोस् आफ्नै पार्टी आफ्नै राज्य दल बनाउनुहोस् जनता कस्तो अवस्थामा छन् पिर मान्नु पर्दैन महाशय तपाईँ राजधानीमा महल बनाउनुहोस् यो मुक्तकको बाँड मुक्तकार अमित सङ्कुवारसीको बजाङ उहाँको घर हो हाल उहाँ बुढर डोटीबाट भनेर हामीलाई यसरी भयो अमित सङ्कुवारसीका मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ सुरेश अरियालजीको देश विदेशतिर धाएपछि बिहे गर्छु भन्छ देश विदेशतिर धाएपछि बिहे गर्छु भन्छे यसो चहलफल चलाएपछि बिहे गर्छु भन्छे हिजो मलाई नराम्रो भनेर छोड्नेले पनि आज मैले पैसा कमाएपछि बिहे गर्छु भन्छे ओहो सुरेश अरियालजी सिद्धले गाउँपालिका दुई धादिङका मुक्तकार आउँदै गर्नुहुन्छ मुक्तकमालामा यसरी नै मिठो माया बोकेर अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मुक्तकार हुनुहुन्छ भीम विश्वकर्माजी सुन्दै नसुनेर कसैको पनि बोली ठोकिदिनुहोस् सुन्दै नसुनेर कसैको पनि बोली ठोकिदिनुहोस् बरु रमाउनेछौँ भित्री मन खोली ठोकिदिनुहोस् सरकार मिठो बोलेर जनताहरू मार्नुभन्दा पनि दुई नाले बन्दुकले छातीमा गोली ठोकिदिनुहोस् विश्वकर्माजी कोहलपुर दुई बाँकेका मुक्तकार मुक्तक मालाको नियमित अङ्कमा यसरी नै मिठो माया बोकेर आउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ सन्तोष समर्पण कोपिलामी फक्रेर फेरि फुल्न कति वर्ष लाग्छ कोपिलामै फक्रेर फेरि फुल्न कति वर्ष लाग्छ पोखिएका खुसीहरू बटुल्न कति वर्ष लाग्छ वर्षौंको प्रयासले जहाँ रक्सी खान त छोडियो भन अब मैले तिमीलाई भुल्न कति वर्ष लाग्छ सन्तोष समर्पणजी सुदूरपश्चिम वाचाङका मुक्तकार हाल दक्षिण भारतमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ सम्भार राजीको दाङमाको घर हो हाल भारतमा हुनुहुन्छ उहाँको मुक्तक सँगसँगै हामी अर्को एउटा गीत पनि सुन्छौँ अब सम्भार राजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता कसम यार मैले पनि शुभकामना दिन्छु कसम यार मैले पनि शुभकामना दिन्छु गयो भने कसैको पनि शुभकामना दिन्छु मेरो दुःख पीडाको महफिलबाट तिमी मुस्कुराउँदै जाऊ अनि शुभकामना दिन्छु बधाई छ तिमीलाई यस्तै रहेछ बधाई छ तिमीलाई यस्तै रहेछ त सम्झिनुको अर्थ छैन विगतको प्रीत सम्झिनुको अर्थ छैन विगतको प्रीत बधाई छ तिमी सम्झिनुको अर्थ छैन विगतको प्रीत सम्झिनुको अर्थ छैन विगतको प्रीत बधाई छ तिमी जिन्दगीमा सबले गर्नै पर्छ मनको घाउ लुकाएर अघि बढ्नै पर्छ गुनासोको अर्थ भए गर्थे तिमी सीता गुनासोको अर्थ भए गर्थे तिमी सीता खाडल पार्यो दैवले नै आज हामी बिच ले नै आज हामी बिच बधाई छ तिमीलाई यस्तै रहेछ बधाई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 वर अधुरै रह्यो बुबाले बनाउँदै गरेको घर अधुरै रह्यो फेरि फर्किएर आएन परदेशी परदेशबाट प्रेमिकाको सिन्दुर लाउने रहर अधुरै रह्यो निकै मनसुने मुक्तक मार्मिक मुक्तक मुक्तकार दिनेश विशिजीको चौकुने गाउँपालिका चार सुर्खेत उहाँको घर हो मुक्तकार दिनेश विशिजीका मुक्तकरपहरूसँगै अर्को एउटा मुक्तक म लिन्छु मसँग मुक्तक छ जीवन्त मगर जीवन्त जीको मान्दैन तिमलाई अझै पनि मन निष्ठुरी भनेर मान्दैन तिमलाई असै पनि मन निष्ठुरी भनेर सन त दिएका सयौँ चोट छन् निष्ठुरी भनेर कुन दिन यही मनमा रसै कि हो तिमीले यसर्थ कसरी गरौँ म सम्बोधन निष्ठुरी भनेर जीवन्त मगर जीवन्तजीको मुक्तक गौरी गङ्गा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ मिठो मुक्त गरपहरूको साथमा मुक्तक मालाको यो बसाइमा आउनुभयो अर्को मुक्तक छ मसँग सुरज पराजुलीजीको हुन्छ जीवन हिनामिना गर्नु हुँदैन हुन्छ जीवन हिनामिना गर्नु हुँदैन यस्तो कर्म भाग्य बिना गर्नु हुँदैन चिना हेर्दा भन्थे मर्छ सकालमा नगर है प्रेम लक्षिना गर्नु हुँदैन सुरज पराजुलीजी पोखराका मुक्तकार निकै लामो समय पश्चात मुक्तक मालाको यो वसाईमा अर्को मुक्तक मसँग छ श्रोता मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ सुनाखरी निर्मला आचार्यजीले तिम्रो जस्तो चोखो प्रेम अरू हुँदैन आमा तिम्रो जस्तो चोखो प्रेम अरू हुँदैन आमा मेरा हरेक दुःखहरूमा अरूले रुँदैन आमा दुनियाँकी सबैभन्दा सुन्दर मान्छे तिमी हौ आमा सप्तले जस्तो अरूले छुँदैन आमा सुनाखारी निर्मला आचार्यजी दिक्तेल रूपाकोट मजफागढी नगरपालिका वार्ड नम्बर छ निर्पा खोटाङबाट यसरी आमालाई हुँदा विकास कठेतजी भारत आसाम बाताबारीबाट यसो भन्नुहुन्छ गर्यौ काम नगरी विश्राम मलाई हुर्काउन आमा गर्यौ काम नगरी विश्राम मलाई हुर्काउन आमा फुटायो ढुङ्गा चट्टान तमाम मलाई हुर्काउन आमा मेरो भागको सारा खुसीहरू तिमीलाई नै मिलोस् सयौ बर्खे पानी अनि घाम मलाई हुर्काउन आमा विकास मुक्त कि यो आमा साँच्चै महान हुनुहुन्छ भारत आसाम भाताबारीबाट उहाँले सम्झनु भयो अर्को एउटा गीत अब पनि हामी श्रोता कार्यक्रममा सुन्नेछौँ मसँग मुक्तक टीआर शर्मा अथक मनोजीको रहेको छ सल्यान उहाँको घर हो टीआर शर्मा अथक मनोजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोशेली तपाईँलाई श्रोता मायाको अनेकौँ बिगुल लिएर आएँ मायाको अनेकौँ बिगुल लिएर आएँ राम्रो हो या त कुनै भुल लिएर आएँ तिमी स्वीकार गर नगर तिम्रो विचार म प्रस्ताव गर्न हातमा फुल लिएर आए मत दुखिआ तिम्रो नाकेर तिम्रो ना बोकेर सम्बोधन गर्दा गर्दै गई गयौँ गर्दा गर्दै गई गयो छोडेर मत त दुदेखि आए तिम्रो न एकैछिन त पर्खिदेऊ केही बात गरिदेऊ एकैछिन त पर्खिदेऊ केही बात गरिदेऊ मनका सारा भावनालाई दुखाइ नदेऊ मनका सारा भावनालाई दुखै नदेऊ ला ला ला ला म त दूरदेखि आए तिम्रो प्यार बोकेर म त दूरदेखि आए तिम्रो प्यार बोकेर सम्बोधन गर्दा गर्दै गई गयो छोडेर सम्बोधन गर्दा गर्दै गई गयो छोडेर म तिम्रो धडकन भित्र एउटा सानो ठाउँ देऊ तिम्रो धडकन भित्र पुराना ती यादहरूलाई भुलाइन देऊ पुराना ती यादहरूलाई दिललाई नदेऊ ला दूर देखि आए तिम्रो याद बोकेर मत दूर देखि आए तिम्रो याद बोकेर गर्दा गर्दै गई गयो छोडेर सम्बोधन गर्दा गर्दै गई गयो छोडेर मत त पिआर शर्माजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा म तपाईँहरूकै मुक्त घरपहरू श्रोता आलो पालो लिइरहेको छु बदलिँदैन झट्ट विश्वास देशकै सत्ता धानेकासँग बदलिँदैन झट्ट विश्वास देशकै सत्ता धानेकासँग वर्ष लाग्छ उसै गरी हृदयले आफ्नै ठानेकासँग मस्त छौ हामी अन्धभक्क चुसिँदा आफ्नै जिउको रक्त कसले बाजी मार्न सक्नु छक्का पन्जा चानिकासँग यो मुक्तकमा बाँड मुक्तकमा व्यङ्ग्य मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ मुक्तकमालामा आउँदै गर्नुहुन्छ अर्को मुक्तक उहाँकै छ मसँग नहुनेलाई सताइकन मनमा राको झुसेका छन् नहुनेलाई सताइकन मनमा राँखो झोसेका छन् समस्यालाई चर्काइरहन अगुल्टो उत्ति ठोसेका छन् स्वार्थ केन्द्रमा राखेपछि माथिको स्वाद चाखेपछि सानाको भाग खोज्छन् अनि ठुल्ठुलालाई पोसेका छन् घुम विक्रमजी कल्लाबारी पाल्पाका मुक्तकार मिठो मुक्तक लेख्नुहुने मुक्तकार उहाँका मुक्तक लिएँ मैले अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ सत्य ग्लान तामाङजी के के चाहिन्छ आजै भन पठाइदिउँला के के चाहिन्छ आजै भन पठाइदिउँला चिन्ता कति पनि नलिकन पठाइदिउँला तिम्रै हो यो मेरो तनमन जे जे चाहिन्छ मागेर हेर मेरो सिंहको जीवन पठाइदिउँला सत्य ग्लाम तामाङजी ग्याङलिक दुई हायुटार सिन्धुलीबाट मिठो गरेर आउनुभयो अर्को मुक्तक छ मसँग गोविन्द खनालजीको पलायन भएपछि युवाहरूले देश सम्झिए पलायन भएपछि युवाहरूले देश सम्झिए आफ्ना मौलिक धर्म संस्कृतिसँगै बेस सम्झिए मुटुभरि असै छन् गाउँघरका मिठाई यादहरू मनमा नेपाली तनमा प्रवासी हुनुका ठेस सम्सिए गोविन्द खनालजी हरिनाश धरम पानी सेङ्जाका मुक्तकार हुनुहुन्छ गाह्रो छ नि देशबाट टाढा रहेर आफ्ना लागि घर परिवारका खुसीका लागि परिश्रम गर्नु र आफ्नो जीवनको धेरै भाग आफन्तबाट टाढा रहनु अर्को मुक्त कार्यक्रममा म लिन्छु श्रोता मसँग मुक्तक छ साहित्य प्रेमी रूपेशजीको हेरौँ तिमीलाई चुनीभरि मनिहालेर हेरौँ तिमीलाई चुनीभरि मनिहालेर कहिल्यै नछुट्ने गरी बाँधौँ अङ्गालेर तिम्रो अँध्यारो जीवन उज्यालो हुनेछ हेर न सानो प्रेमको दीप अलि बालेर साहित्यप्रेमी रूपेशी बलरा नगरपालिका एघार छतौना सरलाईका मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता बिरोज खनालजीको जिन्दगीमा पर्नु पीर परेपछि थाहा हुन्छ जिन्दगीमा पर्नु पिर परेपछि थाहा हुन्छ मनका आशाहरू मरेपछि थाहा हुन्छ अहिले जति देखाउँछु नि घमण्ड देखाऊ काला चाउरी र दाँत झरेपछि थाहा हुन्छ विरोज खनालजी बिरता मोड साथ झापाका मुक्तकार औ भने श्रोता हामी गीत सुन्नेछौँ अर्को कार्यक्रममा भीम डाङ्गीजीको मुक्तक मसँग रहेको छ त्रिवेणी गाउँपालिका पाँच जुगार रोल्पा उहाँको घर हो भीम डाङ्गीजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता हृदयदेखि तिमीलाई माया गर्छु भन्नेले हृदयदेखि तिमीलाई माया गर्छु भन्नेले तिम्रो कदम सँगसँगै अघि सर्छु भन्नेले आज एक्कासी छोडेर गई एक्लो भनाई तिमी बिना एक पल बाँच्दिन मर्छु भन्नेले माया गर्ने day भीमडाङ्गी चिका मुक्तकरापहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो आजलाई भने मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो भने श्रोता प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया बाँड्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ छोड्न आउन अनुरोध पनि गर्दछु म यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति पटनेतलाई सुटुक्क संसदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरौँ नमस्कार शुभरात्री कुनी तारिखे धानको कुन्यु छ पुग्छ वर्ष दिनलाई पुग्छ वर्ष दिनलाई मैले माया लाएको जुनी जुनी हो होइन एकैछिनलाई होइन एकैछिनलाई